भेटियो भेटियो भेटियो साथी पुरानो आजै भेट गयो बालापन फेरि यो कि उस्तै छ माया David. पलायो कति छिटो दुबो छैमा भेटियो भेटियो भेटियो साथी पुरानो आजै भेटियो